बुलबुल एउटा इरानी चरा बुलबुल भागेर कहिलेसम्म हुन्छ आउन सल्लाह गर भागेर कहिलेसम्म हुन्छ आउन सल्लाह गर तिमी पूर्व ऊ पश्चिम हुन्न जाउन सल्लाह गर तिमी पनि प्रतिपक्ष जस्तो आलोचना गर्छौ तिमी पनि प्रतिपक्ष जस्तो आलोचना गर्छौ यो राजनीति होइन भोट पाउन सल्लाह गर तिमी पूर्व ऊ पश्चिम हुन्न जाउन सल्लाह गर छोडिदेऊ अब कसले के के भन्यो भनेर छोडिदेऊ अब कसले के के भन्यो भनेर मायामा मायाकै गीत गाउन सल्लाह गर तिमी पूर्व ऊ पश्चिम हुन्न जाउन सल्लाह गर जोडी त मुना मदन जस्तै हुनुपर्छ सधैँ जोडी त मुना मदन जस्तै हुनुपर्छ सधैँ जुगौँ जुग जाने माया लाउन सल्लाह गर भागेर कहिलेसम्म हुन्छ आउन सल्लाह गर तिमी पूर्व ऊ पश्चिम हुन्न जाउन सल्लाह गर गजलकार खिमु केसीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी विष्ट र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले हिन्दी उर्दू गजलहरूका साथ तपाईँले इमेलमा पठाउनु भएको गजलहरूलाई लिएर आएको छु बुलबुल साहित्य एट जीमेल डट कममा तपाईँले पठाउनुभएका गजलहरू वाचन गर्दै आज केही सुमधुर हिन्दी गजलहरू सुनाउँछु सबैभन्दा सुरुमा बेगम अख्तरको आवाज राख्दैछु कुस्तो दुनियाँ कि इनायत नै मलाई तिमी त रहेछौ किसान जस्तो तिमीले भन्यौ मलाई तिमी त रहेछौ किसान जस्तो हो म किसान हुँ भन तिम्रो के छ मेरो पहिचान जस्तो यी उखु मिलका मालिकहरू यी बिचौलियाहरू देख्दा यी उखु मिलका मालिकहरू यी बिचौलियाहरू देख्दा लाग्छ घाटमा लास्कुरी बसेको नदेखिने मसान जस्तो हो म किसान हुँ भन तिम्रो के छ मेरो पहिचान जस्तो भन्न त सर्वहाराको सरकार भन्छौ तर तिम्रो साम्राज्य त भन्न त सर्वहाराको सरकार भन्छौ तर तिम्रो साम्राज्य त देखिन्छ मच्छली मार्ने बकुल्लाहरूको बथान जस्तो हो म किसान हुँ भन त तिम्रो के छ मेरो पहिचान जस्तो एउटा बुढो किसान ढलेको देख्यौ कि देखेनौ तिमीले एउटा बुढो किसान ढलेको देख्यौ कि देखेनौ तिमीले जो किसानी गर्दा गर्दा बनेको थियो एक बुट्यान जस्तो हो म किसान हो भन तिम्रो के छ मेरो पहिचान जस्तो हामीलाई मारी हाम्रो छाक खोसी कति बाँच्छौ तिमी हामीलाई मारी हाम्रो छाक खोसी कति बाँच्छौ तिमी कुनै दिन बन्ने छ हेर तिम्रो घर पनि चिहान जस्तो हो म किसान हो भन तिम्रो के छ मेरो पहिचान जस्तो खेती हामी गर्ने श्रम पसिना हामीले बगाउने खेती हामी गर्ने श्रम पसिना हामीले बगाउने तिम्रो चाहिँ जिन्दगी कसरी बन्छ चिया बगान जस्तो तिमीले भन्यौ मलाई तिमी त रहेछौ किसान जस्तो हो म किसान हुँ भन तिम्रो के छ मेरो पहिचान जस्तो यो गजल श्याम लामाको गजल हो जनवरी एक दुई हजार एक्काइसमा उहाँले लेख्नु भएको रहेछ यसलाई मैले वाचन गरेर सुनाएँ बुलबुलमा अब अर्को एउटा गजल राख्दैछु अर्को गजल मैले लिएको छु मुन्नी बेगमको स्वरमा इस्कमे क्या बताएँ दोस्तों से गिला क्या करेंगे झड़ चुके जिंदा रक्तों के पत्ते झड़ चुके अंजाम उल्फत पतंगो जाके शम्मा के नजदीक देखो क्या है अंजाम उल्फत पतंगो जाके शम्मा के नजदीक देखो कुछ पतंगों की लाशें पड़ी हैं कुछ पतंगों की लाशें पड़ी हैं पर किसी के जलाए उनकी तारीफ क्या पूछते हो उम्र सारी गुनाहों में गुजरी पार बन रहे हैं वो ऐसे पार बुलबुल एउटा इरानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल केही पल्ला आयो जोगी आँगनमा आए जस्तो केही पललाई आयो जोगी आँगनमा आए जस्तो मलाई लाग्यो जुनीभरलाई जीवनमा आए जस्तो हातमा निम्तो थमाएर गयो आफ्नो बिहेको हातमा निम्तो थमाएर गयो आफ्नो बिहेको मलाई लाग्यो एउटा तरबार गर्धनमा आए जस्तो मलाई लाग्यो जुनीभरलाई जीवनमा आए जस्तो हल्लै हल्लामा म आजसम्म पछि लागिरहे हल्लै हल्लामा म आजसम्म पछि लागिरहे सामान कहाँ हुन्थ्यो र विज्ञापनमा आए जस्तो मलाई लाग्यो जुनी भरलाई जीवनमा आए जस्तो मेरो सङ्गतमा आउनेहरूले जीवन बदलेका छन् मेरो सङ्गतमा आउनेहरूले जीवन बदलेका छन् कुनै काँचो फलामको टुक्रा आरनमा आए जस्तो मलाई लाग्यो जुनी भरलाई जीवनमा आए जस्तो कसको यादमा रुमल्लिए म आफै हराइरहेछु कसको यादमा रुमल्लिए म आफै हराइरहेछु घरपालुवा परेवा अन्जान वनमा आए जस्तो केही पललाई आयो जोगी आँगनमा आए जस्तो मलाई लाग्यो जुनी भरलाई जीवनमा आए जस्तो धनकोटाका सानु कार्कीको यो गजल वाचनसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत छ धनकोटा घर भई अहिले काठमाडौँ बस्दै गर्नुभएका सानु कार्कीले केही गजलहरू पठाउनु भएको रहेछ बुलबुलको इनबक्समा बुलबुल साहित्य एट जीमेल डट कममा र बुलबुलमा आउन रहर लागेको कुरा पनि बताउनु भएको रहेछ अहिले कोरोनाको प्रभावका कारण हामीले स्टुडियोमा प्रत्यक्ष भेटेर बुलबुल बनाइरहेका छैनौं केही समयपछि जब अलिकति सामान्य अवस्था हुन्छ सानुजी तपाईँलाई मैले अवश्य पनि बोलाउनेछु तपाईँले राम्रा गजलहरू पठाउनु भएको छ त्यसैले तपाईँको गजलको गजल लेखनलाई हौसला दिनको लागि तपाईँको अर्को गजल पनि मैले आजको कार्यक्रममा छानेको छु र यो गजललाई पनि वाचन गर्दैछु र तपाईँले पठाउनुभएका अरू गजल म आगामी कार्यक्रमहरूमा पनि वाचन गर्छु तपाईँको दोस्रो गजल यस्तो छ जुन बेला छुटिए तिमीबाट प्रेमको दलदलबाट जुन बेला छुटिए तिमीबाट प्रेमको दलदलबाट म मान्छे भएर निस्केको हुँ त्यही पलबाट यसको अन्त्य कहाँ गएर हुन्छ थाहा छैन यसको अन्त्य कहाँ गएर हुन्छ थाहा छैन मेरो प्रेमको सुरुवात भयो चिया पसलबाट म मान्छे भएर निस्केको हुँ त्यही पलबाट मित्र तिमी पैसा हराएको रिपोर्ट लेखाउँछौ मित्र तिमी पैसा हराएको रिपोर्ट लेखाउँछौ सुन मेरी बहिनी लुटिएकी हुन् ओखलबाट म मान्छे भएर निस्केको हुँ त्यही पलबाट यसरी हटाऊ तिम्रो मुटु र दिमागबाट मलाई यसरी हटाऊ तिम्रो मुटु र दिमागबाट मलाई जसरी हटाइन्छ बिहालाई चामलबाट म मान्छे भएर निस्केको हुँ त्यही पलबाट पृथ्वीभन्दा सयौं गुणा ठूलो छ आमाको काख पृथ्वीभन्दा सयौं गुणा ठूलो छ आमाको काख पत्ता लाग्यो आमाको काखको क्षेत्रफलबाट जुन बेला छुटिए तिमीबाट प्रेमको दलदलबाट म मान्छे भएर निस्केको हुँ त्यही पलबाट धनकुटा घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका सानो कार्कीको यो गजल सुनाए अब अर्को एउटा साङ्गीतिक गजल राख्दैछु कठिन हे राह गुजर जराहुँ एक दिन पलाउँछु फलाउँछु जीवित जराहुँ एक दिन पलाउँछु फलाउँछु ऋतुसँगै बगैँचामा रङ्ग विरङ्ग फुलाउँछु अस्तित्व नै मेटिएको कहाँ हो र मेरो अस्तित्व नै मेटिएको कहाँ हो र मेरो अबेर भए नि के भो एक दिन सत्य खुलाउँछु खुलाउँछु ऋतुसँगै बगैँचामा रङ्ग विरङ्ग फुलाउँछु फरक पर्दैन कोल्टे फेरेर पनि समयले फरक पर्दैन कोल्टे फेरेर पनि समयले खडेरीमै मौका पाए बाला पनि झुलाउँछु ऋतुसँगै बगैँचामा विरङ्ग फुलाउँछु पक्का फल्छ फल एक दिन पक्का फल्छ फल एक दिन आशा भरोसा गर्नेलाई खिलाउँछु पिलाउँछु ऋतुसँगै बगैँचामा विरङ्ग फुलाउँछु जीवन जराहुँ एक दिन पलाउँछु फलाउँछु कहिले शीतल कहिले रापिलो हुने आदत नै सही कहिले शीतल कहिले रापिलो हुने आदत नै सही अवस्थासँगै कतै गलाउँछु कतै जलाउँछु जीवित जराहुँ एक दिन पलाउँछु फलाउँछु ऋतुसँगै बगैँचामा रङबिरङ्ग फुलाउँछु आफूले पहिलो पटक गजल पठाएको भनेर पठाउनु भएको थियो उहाँको पहिलो प्रयास राम्रो लाग्यो मलाई विक्रम बलामी मकवानपुर हेटौँडाबाट उहाँले पठाउनु भएको गजल वाचन गरे विक्रम बलामीको गजल वाचनपछि अब अर्को गजल फिदिमका पाँच थरका युगल सुनवारको छ ए हजुर बोल्नु अघि सोच्नुहोस् ए हजुर बोल्नु अघि सोच्नुहोस् र जिन्दगीले जिन्दगी सोच्नुहोस् एकहोरो हेरेर हिँड्नेहरू एकोहोरो हेरेर हिँड्नेहरू लड्न सक्छ अघि पछि सोच्नुहोस् र जिन्दगीले जिन्दगी सोच्नुहोस् दशा बाजा बजाएर आउँदैन दशा बाजा बजाएर आउँदैन यही कुरा ख्याल गरी सोच्नुहोस् र जिन्दगीले जिन्दगी सोच्नुहोस् नपुग्नेहरू त्यही ठाउँमा पुगेर नपुग्नेहरू त्यही ठाउँमा पुगेर जिन्दगीको अन्तिम घडी सोच्नुहोस् ए हजुर बोल्नु अघि सोच्नुहोस् र जिन्दगीले जिन्दगी सोच्नुहोस् पाँच थर फिदिमका युगल सुनुवारको गजल वाचन गरे अब एउटा साङ्गीतिक गजल सुनाउँछु साङ्गीतिक गजल मैले लिएको छु अनुप जोलोटाको स्वरमा हरसम्म बुझी रफ्ता रफ्ता हर बुझी रफ्ता रफ्ता हर लुटा धीरे धीरे शीशा न सही न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता में मरासिम बनते हैं लम्हों में भला क्या टूटेंगे बरसों में मरासिम बनते हैं लम्हों में भला क्या टूटेंगे तू मुझसे बिछड़ना चाहे तो दीवार उठा धीरे धीरे हर्षम् बुझी रफ्ता रफ्ता हर भाग लुटा धीरे धीरे शीशा न सही पत्थर भी न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता जब सारे घर में धूल उड़ी एहसास हुआ बर्बादी का जब सारे घर में फूल उड़ी आई है हमारे आंगन में पतझड़ की हवा धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता हर भाव लुटा धीरे धीरे शीशा न सही पत्थर भी न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता दिल कैसे जला किस वक्त जला हमको भी पता आखिर में चला दिल कैसे जला किस वक्त जला हमको भी पता आखिर में चला फैला है धुआं चुपके चुपके सुलगी है चिता धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता हर खाब लुटा धीरे धीरे शीशा न सही पत्थर भी न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता पराए हो भी गए अब दूर का रिश्ता है कैसे वो हाथ पराए हो भी गए अब दूर का रिश्ता है कैसे आती है मेरी तन्हाई में खुशबू ही ना हर बुझी रफ्ता रफ्ता हर लुटा धीरे धीरे शीशा न सही पत्थर भी न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता हर हाब लुटा धीरे धीरे शीशा न सही पत्थर भी न था दिल टूट गया धीरे धीरे हर शम बुझी रफ्ता रफ्ता रफ्ता रफ्ता रफ्ता रफ्ता हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै आजको रात्रि बुलबुलबाट अब विदा हुने समय भएको छ मन्ट्रियल क्यानाडामा बस्नुहुन्छ गजलकार युवराज भण्डारी जसको घर तनहुँ डुम्री बेसी हो उहाँले एउटा गजल पठाउनु भएको छ यो गजल वाचन गर्दै शुभरात्रि भन्छौं जाँदा जाँदै तपाईँलाई हामीलाई गजल पठाउनको लागि इमेल ठेगाना बुलबुल साहित्य एट जीमेल डट कम तपाईँले आफ्नो गजल आएन भनेर हरेस नखानुहोला बिस्तारै क्रमबद्ध रूपमा पालैसँग हामीले पहिला आएको गजललाई पहिला प्राथमिकता दिएर वाचन गरिरहेका छौं उत्पादन सहयोगी संघर्षविष्ट र म अच्युत घिमिरे युवराज भण्डारीको गजल वाचन गर्दै शुभरात्रि भन्छौं उनको मनको ढोका दुईतिर खुल्छ कसरी उनको मनको ढोका दुईतिर खुल्छ कसरी उही फूलको थुङ्गा दुई हाँगामा फुल्छ कसरी बिहानसँगै उडेका पक्षी साँझ एक्ला एक्लै बिहानसँगै उडेका पंक्षी साँझ एक्ला एक्लै आकाश त्यही हो चरीले बाटो भुल्छ कसरी उही फूलको थुङ्गा दुई हाँगामा फुल्छ कसरी कुनै दिन मन पग्लेला भनी लाखौं कोसिस गरे कुनै दिन मन पग्लेला भनी लाखौं कोसिस गरे जति घोले पनि बालुवा पानीमा घुल्छ कसरी उही फूलको थुङ्गा दुई हाँगामा फुल्छ कसरी हरेक दिन गोडमेल गर्छु सपनाको बारीमा हरेक दिन गोडमेल गर्छु सपनाको बारीमा वर्षेनी सलह आउँछ बाली नाली झुल्छ कसरी उही फूलको थुङ्गा दुई हाँगामा फुल्छ कसरी बेचिन्छ पैसाको लागि गिर्छ आफ्नै आँखाबाट बेचिन्छ पैसाको लागि गिर्छ आफ्नै आँखाबाट यति असीम लालच मानिसले बटुल्छ कसरी उनको मनको ढोका दुईतिर खुल्छ कसरी उही फूलको थुङ्गा दुई हाँगामा फुल्छ कसरी बुलबुल एउटा इरानी चरा बुलबुल